नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब स्थानीय समाचार विस्तारमा धर्म परिवर्तनमा पछिल्लो समय देखिएको चलखेलप्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् रत्नगर दुईमा रहेको महारुद्र शिवालय मन्दिर संरक्षण समितिको आज भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्ने सरकारवालाहरूले धर्म परिवर्तनका लागि केही तत्वले लोभ लालच देखाउने गरेको भन्दै सचेत रहनुपर्ने बताएका छन् कार्यक्रममा बोल्दै समाजसेवी तथा मन्दिरका संरक्षक हरिशरण पाठकले लोभ लालचमा नफसी आफ्नो धर्मप्रति अडिक रहनुपर्ने बताउनुभयो पश्चिमेली शैलीको नक्कल गर्ने क्रम बढ्दै गएको भन्दै वहाँले धर्म संस्कृतिको रक्षाका लागि युवावर्ग सचेत रहनुपर्नेमा जोड़ दिनुभयो धर्म रक्षाका लागि गुरू अभिभावकले सिकाएका कुराहरूलाई ग्रहण गर्दै कर्मकाण्डी पनि जानुपर्ने पाठकको भनाइ थियो हिन्दू जागरण केन्द्र चितवनका अध्यक्ष परमेश्वर भट्टराईले धर्म संस्कृति संरक्षणका लागि युवाहरूलाई उत्प्रेरणा पर्ने बताउनुभयो पछिल्लो समय धर्मप्रति आ आक्रमण भइरहेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले यसको संरक्षणका लागि युवानी लाग्नुपर्नेमा जोड़ दिनुभयो धर्मको नाममा आ आफ्नो धार्मिक संस्थाको व्याख्या गर्दै आफै सर्वश्रेष्ठ हो भन्ने अहंकार त्याग्नुपर्ने भट्टराईले बताउनुभयो कार्यक्रममा समितिका सचिव हरिविलास खनालले वार्षिक प्रगति प्रतिवेदन तथा सहसचिव बद्री घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो रत्नगर नगरपालिकाका निमित्त प्रमुख सीताराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्दिर समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर छेत्री समितिका उपाध्यक्ष रामानन्द प्रसाद कलवार लगायतले मन्तव्य राखेका थिए कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष मथुरा मान मानश्रेष्ठको अध्यक्षतामा भएको थियो यसै शिवालय मन्दिर संरक्षण समितिको अध्यक्षमा तेजराज पाठक चयन हुनुभएको छ अधिवेशनले पाठकको अध्यक्षतामा नौ सदस्य समिति सर्वसम्मत चयन गरेको हो जसको उपाध्यक्ष गिरिधारी घिमिरे कुशाध्यक्षमा ईश्वर खड्का सचिवमा गुरूप्रसाद अधिकारी बद्री घिमिरे केशव कर्माचारी निर्मला ओमप्रकाश गुप्ता कृष्ण मुखी गुप्ता रहनु भएको छ नेपाली कंग्रेस नगर समिति रत्नगरले आज आयोजना गरेको रक्तदान कार्यक्रममा अडतीस जनाले रक्तदान गरेका छन् बीपी कोइरालाको एक सयौं जन्म दिवसको अवसरमा रत्नगरको सौराचोकमा आयोजना गरेको कार्यक्रममा चार महिला सहित अडतीस जनाले रक्तदान गरेका हुन् बीपी कोइरालाको एक सयौं जन्म दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरिएको नगर सभापति रूपन राज जानकारी दिनुभयो कार्यक्रम पूर्व सांसद एकनाथ राणा पहाड़को प्रमुख आतिथ्यता सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेलको विशिष्ट आतिथ्यता एवं रत्नगर एकका वडा सभापति हरिलाल सुवेदीको अध्यक्षतामा भएको थियो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बीपी चिन्तन र वर्तमान सान्दर्भिकता विषयका अन्तर माविस्तरीय वक्तित्व कला प्रतियोगिता हुने नगर समितिले जनाएको छ पूर्वी चितवनको र आठ झुवानीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले स्थानीय किसानहरूको जिज्ञासालाई सम्बोधन गर्नका लागि दुईवटा धान खेती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको छ रेड नेपाल र प्राक्टिकल एक्सनद्वारा सञ्चालित भइराखेको कार्यक्रममा प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तर्गत विभिन्न समयमा समुदायको जिज्ञासाको आधारमा कार्यक्रम गर्दै आएकोमा पुस्तकालयले अहिलेको तत्कालीन समस्या खेती बालीमा भएकोले धान खेती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको पुस्तकालयका अध्यक्ष केशव राज आचार्यले बताउनुभयो कार्यक्रममा पच्चीस महिलासहित चौतिस जनाको उपस्थित रहेको थियो भने टरौलीमा चौध महिलासहित बाइस जनाको उपस्थित रहेको थियो कार्यक्रमका संयोजक रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राविधिक ज्ञान सेवा कार्यक्रमका सामाजिक परिचालक सुमन अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो पुस्तकालयले समुदायका मानिसलाई त्यसको अलावा प्राविधिक ज्ञान सेवा कार्यक्रम मार्फत विभिन्न समयमा जीविकोपार्जन सम्बन्धी तालिम गोष्ठी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ चितवनमा भारतीय टेलिसिरियल सी आईडी को नक्कल गरी उदयपुर घर भई पाँच सात बस्ने एक किशोरले तीन बालकलाई अपहरण गरेका छन् चितवनकै एक विद्यालयमा दश कक्षामा पढ्ने सत्र वर्षीय टिकबहादुर सुयालले को नक्कल गरेर बालकहरूको अपहरण गरेको प्रहरीलाई बयान दिएका छन् उनले फनापा बाह्र बस्ने वर्ष तेह्रका भुवन पौडेल वर्ष चौधका सागर कुवर र वर्ष तेह्रका सुहन खड्कालाई अपहरण गरी उनीहरूका अभिभावकहरूसँग फिरौती मागेका थिए एक अभिभावकहरू व्यक्तिहरूसँग फिरौती बापत पचास हजार रुपियाँ लिएपछि फोन ट्र्याकिङका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायक उपरीक्षक एवं प्रवक्ता शान्ति राज कोइरालाले जानकारी दिनुभयो चितवन प्रहरीले सुयाल विरूद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएको छ चितवन जिल्ला अदालतमा हिजो यस मुद्दामा दस दिनको म्याद थप गरिएको छ टोल विकास संस्थाको विकासका लागि सुशासन महत्वपूर्ण हुनेमा टोलवासीहरूले जोड़ दिएका छन् सुशासन परियोजना लागू भएका भरतपुर नगरपालिकाका पाँचवटा टोल विकास संस्थालाई दिइएको दुई दिने सुशासन तालिमको समापनमा बोल्दै भरतपुरभित्रका टोलवासीहरूले यस्तो बताएका हुन् उनीहरूले टोल संस्थाको विकास गर्न जनमुखी शासन पद्धति अनुसार टोल संस्थालाई विकास गर्नुपर्ने बताएका थिए कार्यक्रममा बोल्ने अधिकांश टोलवासीहरूले पारदर्शी र सहभागितामूलक तबरबाट उत्तरदायी प्रशासन प्रणाली अहिलेको आवश्यकता भएको बताएका थिए स्थानीय स्तरमा सुशासन कायम गर्न भरतपुर नगरपालिकाको सहयोग सुशासन परियोजनाले नगरको दिपेन्द्र कालिका नौर सिद्धार्थ र कमला कमलादीदेखि करिब गरी पाँचवटा टोलमा सुशासन परियोजना लागू गरेको सुशासन परियोजना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 मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालो सामुदायिक आवाजको पछिल्लो समय नेपालमा पश्चिमा संस्कृति बढ्दै गएको छ देखा र आना आने बानीका कारण त्यसतर्फ नेपाली युवा पीढ़ी लागेका छन् साथै धर्म संस्कृति परिवर्तन गर्ने चलखेल समेत भइरहेको छ यसैबीच आज हामीले पश्चिमा संस्कृतिलाई भित्रन नदिन र धर्म परिवर्तन गर्ने चलखेललाई रोक्न के गर्न सकिएला भनी स्थानीय अग्रजहरूलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज हाम्रो देशमा पश्चिमी धर्म संस्कृतिको प्रभाव ज्यादै नै परेको छ विशेष गरी हामीले हाम्रो धर्म संस्कृति जगाउनलाई धर्म संस्कृतिको महत्त्वमाथि नयाँ पुस्तालाई प्रकाश पारिदिनुपर्छ र पैसाको लोभ लालचा भन्दा आफ्नो धर्म संस्कृति नै हाम्रो पहिचान हो भन्ने कुरा चाहिँ युवा पुस्तालाई बुझाउन सक्नुपर्छ धर्म परिवर्तन गर्ने व्यक्तित्वहरू धेरै निस्किएका छन् त्यसलाई संरक्षण गर्नको निम्ति हामी एउटा ओमकार परिवारभित्रका व्यक्तिहरूले ओमको महत्त्वलाई बुझाउने ओमको महत्त्व बुझ्यो भने ओमकारले के गर्छ भन्दा ओमकारले अहङ्कारलाई नाश गर्छ अहङ्कार ओमकार भएको ठाउँमा ओमकार रहँदैन ओमकार भएको ठाउँमा अहङ्कार रहन्छ यो कस्तो किसिमको विकृति हो त भन्दाखेरि अब लगभग लगभग के देख्छु त मैले भन्दाखेरि यो हामीहरूको यहाँ क्रिस्चिनिटी चाहिँ भने बढ्दो क्रममा देखिन्छ अब उनीहरूले चाहिँ एकदम अचम्बित तरिकाले मान्छेमा गएर पेश भएर यस्तो किसिमले आफ्नोपन देखाएर उसलाई प्रेको दृष्टिकोणमा ल्याएर अब यसरी पैसाको लोभ देखाएर उनीहरूले मतलब हाम्रो जो धर्मान्तरण गर्ने चाहिँ प्रोसेसमा उनीहरू गइरहेछ अब लगभग जसरी यसरी उनीहरूले डेलिगेट गरेर गएर घर घर दैलो दैलो गरेर उनीहरू पेस भएर हामीलाई धर्मान्तरण गराइरहेछ त्यही हिसाब किताबले मञ्चमा मात्रै हामीहरूले भाषण दिएर चाहिँ हुँदैन उनीहरूले जसरी मतलब घर दैलो गरेर एउटा धर्मको रक्षा गरिरहेको छ मान्छेलाई धर्मान्तरण गराइरहेछ भने हामी पनि त्यही हिसाबले हिन्दू धर्मावलम्बीहरू पेस भएर जानुपर्छ युवा वर्गहरूलाई अवचेतना दिनुपर्छ र युवा वर्गहरू नै सचेत भएर आफ्नो धर्म संस्कृति बचाउनको लागि लाग्नु पर्दछ अरूको ठुलो धर्मभन्दा दोषी श्रेष्ठ आफ्नो त्यसैले कुलको धर्म सधैँ नै गरिराखनु भनेर हामीले उनीहरूले म हिन्दू हुँ हिन्दू अनुसारको काम मैले गरेँ कि गरिनँ त्यो कुरोको जनचेतना उनीहरूलाई जगाउनु पर्यो जनचेतना जगाइसकेपछि ए मैले हिन्दूले गर्नुपर्ने कुराहरू चाहिँ यस्तो कुराहरू रहेछ भन्ने किसिमको उनीहरूको मनमा चाहिँ कसरी जागृत हुन्छ त्यो जागरण चाहिँ अभियान सञ्चालन गर्नु पर्यो सामुदायिक